नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा सामुदायिक radio sky radio Gulmi Ruru FM Shringar नयाँ FM Sandhikharka radio republic Butwal सामुदायिक रेडियो ढोरपाटन अर्को सामुदायिक radio Pushpanjali Wami Taksar Kali Gandaki FM Syangja Suryodaya FM Arkhanchi र नेपाली सञ्चार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि ओजेलका खबर चौबिसै घन्टा सुन्न सकिनेछ समय अभावका कारण आज पनि अन्य कुरा नबोली आजको एक सय एक्कासी श्रृङ्खला प्रस्तुत गर्दछौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको दिगाममा बाघ आफै मर्यो वा मारियो अनि अरखाँची सीतापुरकी सुनिता आफै मरिन वा मार्ने षड्यन्त्र गरियो यस सम्बन्धी रिपोर्ट सुनाउने छौँ त्यस्तै नियमित स्तम्भ जीवनको गोरेटोमा वैदेशिक रोजगारमा जाने महिलाहरूको कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोगदाताकै आवाजमा सुनौ हेलो नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को भयो सबै बताइदिनुहोस् न परिचय सहित म जापानदेखि बोलिरहेको छु मेरो नाम हो विष्णु प्रसाद सापकोटा हजुर घर चाहिँ गुल्मी वामी वामी पाँच हजुर मैले हाल चाहिँ जापानमा कार्यरत अनि यहाँले जुन रुद्रबेडीको वृद्ध आश्रम जुन छ नि हजुर त्यहाँका वृद्धहरूलाई केही सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो हजुर मैले चाहिँ एउटा मेरो आत्मादेखि नै अन्तर हृदयदेखि नै त्यहाँका वृद्धहरूलाई जस्तो हाम्रै अब आमा बुवा त्यहाँ वृद्धहरूलाई केही सेवा गर्नु पाए हुन्थ्यो भन्ने एउटा चाहिँ मलाई आत्मादेखि नै एउटा चाहिँ यो इच्छा जागेको भएर त्यो अहिले त्यहाँको एउटा दर्जना तिनीहरूको पीडा अनि चाहिँ त्यहाँको एउटा चाहिँ त्यो अवस्था सुनेर अनि या मिडिया मार्फत या तिनीहरूलाई भइपरि आउँदो एउटा चाहिँ अक्षय कोषको रूपमा थोरै रकम भए पनि मैले उपलब्ध गराएर त्यहाँ एउटा आफ्नै नामबाट त्यहाँ यदि मिल्छ भनेदेखि आफ्नै परिवारको नामबाट मैले चाहिँ एउटा अक्षय कोष स्थापना गर्न चाहिँ म एकदम इच्छुक छु त्यहाँको लागि भनेपछि तपाईँले आफ्ना स्वर्गीय भाइका स्मृतिमा खोल्छु भन्दै हुनुहुन्थ्यो भाइको हजुर मेरो स्वर्गीय भाइ नरहरी सापकोटाको नामबाट अक्षय कोष चाहिँ म स्थापना गर्न चाहिँ सोचिरहेको छु अहिले सुरुमा कति स्थापना गर्ने सोचमा हुनुहुन्छ अहिले सुरुमा दस हजारबाट स्थापना गर्ने अनि त्यसपछि त्यो कोष स्थापना मात्रै नभएर मैले चाहिँ त्यहाँका वृद्धहरूलाई अनि थोरै सहयोग भए पनि उनीहरूको हातमा पुग्ने जस्तो मेरै हातले उनीहरूलाई चाहिँ एउटा सानो रकम या कुनै वस्तु या कुनै चिज भए पनि मेरो स्वयं हातले नै वृद्धहरूलाई नै हस्तान्तरण गर्न चाहिँ म एकदम सोचिरहेको छु अहिले स्थापना र अनि केही रकम या केही खाद्य वस्तु जे भए पनि मेरो हातले पनि त्यहाँ एउटा चाहिँ म हस्तान्तरण गर्न सोचिरहेको छु हुन्छ विष्णु सापकोटाजी तपाईँ अब दुई महिनापछि घर फर्किन्छु भन्दै हुनुहुन्थ्यो मलाई होइन तपाईँ आउनुहोस् र अनि कोष पनि औपचारिक रूपमा स्थापना गरौँला र उहाँहरूलाई के समस्या छ मूल कुरा तपाईँ हामी त्यही गएर प्रत्यक्ष बुझेपछि मात्र हामी कुराकानी गरौँला है के गर्नुपर्छ सहयोग भन्ने कुरा है त हस् धन्यवाद हस् हेलो नमस्कार यहाँको परिचय बताइदिनुहोस् न म ज्ञानबहादुर थापा म काठमाडौँमा बस्छु हजुर म युवा विश्व सम्पर्क पनि हो हजुर र अहिले भर्खर हामी यो बेलिकलाको यो बिरामीको प्रसङ्गमा चाहिँ हामी उपचारमा खटिराखेका पनि छौँ हजुर त्यसै सन्दर्भमा अहिले अलिकति कुरा गरौँ जस्तो बेलिकलाको अहिले हामी पाँगा स्थित यो स्पाइनल कड इन्जुरीमा उपचार गरिरहेका छौँ र अहिले एकदमै द्रुत गतिमा सुधार आइरहेको छ बिरामीको हजुर हामी निरन्तर सम्पर्कमा पनि छौँ र प्रत्येक अपमान गरिरहेका छौँ त्यहाँ अहिले तिन वर्षदेखि पेडमा भएको बिरामी अहिले हाम्रो यो उपचारको प्रतिफल स्वरूप चार पाँच मिनट आफै नै हिँड्न सक्ने स्थितिमा हुनुहुन्छ अहिले उहाँ हजुर हजुर सम्भवतः एक महिनापछि आफै हिँडेरै घर जाने स्थितिमा हुनुहुन्छ भन्ने हाम्रो आशा छ यसै सन्दर्भमा उहाँ सुरुमा तपाईँकै मिडियाबाट आए जस्तो गरी हामी उहाँको छोराको पनि उपचारमा लाग्यौँ हजुर अहिले हालसालै हामी काठमाडौँमा मोडल हस्पिटलमा र टिचिङमा गरेर उपचार गऱ्यौँ उहाँको बिरामी र बिरामीको छोराको सन्दर्भमा अहिले यति नै राखौँ र खास गरी अहिले यो ठुल्ठुलो रकमको त हामी विभिन्न देशबाट साथीहरूले रकमको रेकर्ड उपलब्ध गराइसक्नु भएको छ हजुर अहिले छिटपुट रूपमा केही साथीहरूले छुट्टा छुट्टै पनि पठाउनु भएको छ मसँग सरकारले उहाँहरूको बारेमा म अलिकति टिपाउँ भन्ने लाग्यो र काठमाडौँकै सन्दर्भमा कुरा गर्दाखेरि हामी तिनजना साथीहरू काठमाडौँबाट सुरुमा मूलरचन उपचार गराउँदाखेरिबाट सुरु गरेका छौँ जस्तो हाम्रो संस्थाकै अध्यक्ष प्रोफेसर डाक्टर तारा प्रसाद सापकोटाबाट दुई हजार सहयोग छ त्यस्तै म स्वयं ज्ञानबहादुर थापाबाट पाँच हजार अनि हाम्रो संस्थाको सहसचिव रोमकान्त सापकोटाज्यूबाट तिन हजार सहयोग छ त्यस्तै गरी यो अहिले चाहिँ छुट्टा छुट्टै पठाउनु यु युगान्डाबाट रमेश कणेर पा रु पाँच हजार एक बहरेनबाट दिलु बोहरा दिलबहादुर बोहरा रु पाँच हजार हजुर दुबईबाट बहादुर रायमाझी पाँच हजार मालदिप्सबाट इन्जिनियर कृष्ण प्रसाद चालिसे पाँच हजार त्यस्तै साउदीबाट यो रमेश रायमाझी हाम्रो जगतबहादुर रायमाझीको सर हुनुहुन्छ उहाँ चार हजार छ सय पचास त्यस्तै जापानबाट उहाँहरूले व्यक्तिगत रूपमा आफ्नो सहयोग गर्नुभएको र त्यस्तै ग्रुपमा पठाउने साथीहरू केही हुनुहुन्छ कतारबाट कुमार खन्तेलको सक्रियतामा पैँतिस हजार नौ सय पैँतालिस त्यस्तै कतारबाटै नवीन मार्जिन घिमिरेबाट त्रिचालिस हजार सात सय पाँच साउदीबाट टोपेन्द्र गौतमको सक्रियतामा रु तेह्र हजार जम्मा भएको छ त्यस्तै दुबईबाट चित्र रायमाझी नारायण रायमाझीको सक्रियतामा रु एक्काइस हजार आइपुगेको छ हामी यी रकमहरू बिरामीलाई निरन्तर उपलब्ध गराइरहेका पनि छौँ र केही रकम चाहिँ अहिले उहाँको हाम्रो खातामा संयुक्त खातामा पुगिसकेको छ केही रकम अहिले प्रगति हाम्रो पनि छ सहयोगको सन्दर्भमा यति नै रह्यो आफै हिँड्न सक्ने हुनुभयो धेरै खुसी लाग्यो सहयोग सङ्कलन भइरहेको छ र उहाँले नवजीवन पाउने देखियो यसका लागि उहाँ हामी विश्व सम्पर्क मञ्चलाई विशेष धन्यवाद दिन चाहन्छौँ हस् त हजुर हजुर धन्यवाद हस् अब लागाउँ बाघ आफै मर्यो वा मारियो भन्ने सम्बन्धी खबरतर्फ गुल्मीको दिगाम गाविस वडा नम्बर एकमा गत जेठ महिनामा अज्ञात व्यक्तिहरूले हानेर घाइते बनाएको र पछि उक्त बाघ मरेको भन्ने निकै चर्चा चर्चा चलेको थियो रातौँ रात बाघ मारेर मासु छाला लगिएको हड्डी मात्रै छाडिएको भन्ने विषयले तब मात्र चर्चा पायो जब दिगामको जङ्गलमा हड्डीहरू फेला पर्यो उक्त हड्डी फेला परे पनि गापचुप पार्ने चलखेल भएको केही स्थानीय व्यक्तिहरूले आशंका गरेका छन् यस सम्बन्धमा हामी जिल्ला वन अधिकृत राजेन्द्र नेउपानेसँग टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार त्यो जुन दिगाम गाविसमा होइन वडा नम्बर एकको त्यो खिम खोला भन्ने ठाउँमा जेठ पच्चिस गते एउटा बाघको हड्डीहरू फेला परे होइन मारेको आशंका गरियो र त्यतिकै दबाइयो अनि जिल्ला वन कार्यालय र प्रहरी प्रशासनले पनि यसलाई दबायो वास्ता गरेन भन्ने छ के पाउनुहुन्छ यो घटना चाहिँ जेठ पच्चिस गतेको घटना चाहिँ त्यहाँ हड्डीको चितुवाको हड्डी खोरहरू भेटिएको साथै हो तर त्यो सम्बन्धमा जहाँसम्म एउटा घाइते चाहिँ एउटा अशक्त अवस्थामा रहेको चितुवा चाहिँ बिगाम गाविसको वार्ड नम्बर एकको रहेको एउटा सामुदायिकको वन क्षेत्रभित्र देखा परेको थियो त्यो बेलामा अलिक आवश्यकता आवश्यकता देखेको थियो अनि असक्त अवस्थाबाट त्यो त्यसले केही दुई दिनपछि त्यसलाई त्यो अलिकति स्वस्थ भएर त्यसले ठाउँ छोडेर वासस्थानतिर लाग्ने क्रममा लागेको थियो तर पछि त्यसको केही दिनपछि गएर यो बा यो चितुवा चाहिँ चाहिँ हड्डीहरू फेला परेको अवस्थामा त्यही चितुवाको हड्डीखोर हो होइन वा अरू कुनै जीव जन्तुको हड्डीखोर भन्ने विषयमा यो छानबिनको र अनुसन्धानको विषय रह्यो यद्यपि हामीले त्यो हड्डीखोरको आकृति प्रकृति हेर्दा चाहिँ सामान्य जीव जन्तुको नभइकन घटना चितुवाको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ र सो सम्बन्धमा हामीले स्थानीय प्रशासन स्थानीय प्रहरी र जिल्ला वन कार्यालयको स्थानीय सूचनाका आधारमा त्यहाँ पक्कै पनि त्यसलाई कुनै वारदात भएर मारिएको हो कि भन्ने आशंकामा जो स्थानीय गाउँलेहरूले आशंका उठाउनु भएको छ त्यही आशंकालाई आधार मानेर हामीले रूपमा अध्ययन गरिरहेको अवस्था चाहिँ हो र यद्यपि हालसम्म त्यो विषयमा चाहिँ अनुसन्धानकोले चाहिँ कुनै एउटा टुङ्गोमा पुग्न नसकेको अवस्था पनि देखिएको छ यो एउटा यस्तो किसिमको अपराध हो कि जीव वस्तुकोलाई मार्ने यस्तो किसिमको एउटा सङ्गठित साङ्घातिक अपराधको रूपमा आउँछ कि यो यसलाई दशी प्रमाणका रूपमा तत्कालै भेट्टाउनु पनि गाह्रो र स्थानीय समुदायहरूले स्थानीय व्यक्तिहरूले त्यसको विषयमा सूचना दिन पनि गाह्रो मान्ने भएको विषयले र यो एकदम सङ्गठित रूपमा हुने भावनाले त्यही त हामीले चाहिँ त्यो बाघ मर्नुभन्दा पूर्व र मरिसकेपछि अथवा त्यो हड्डीहरू लगभग हामीसँग आठ दसवटा फोटाहरू गोप्य रूपमा हामीसँग आइसकेको छ त्यो फोटा हेर्दाखेरि केही समूह मिलेर मारिएको हुन सक्ने देखिन्छ किनभने त्यहाँ दस आठ दिन पहिला त त्यहाँका स्थानीयवासीलाई एकदमै त्यो बाघले सताएको थियो अनि त्यसपछि त्यो बाघ घाइते अवस्थामा थियो त्यो बाघ घर्सिएको सबै खोटाहरू हामीसँग प्राप्त छ त्यस कारणले गर्दा जुन हड्डी फेला परेको छ त्यो हड्डी त्यसै बाघको हुन सक्ने कुरा चाहिँ त्यही फोटाले देखाउँछ सुरुमा जसरी चाहिँ नि बाघ मारिएको आशंका स्थानीयवासीले हामीलाई पनि बोलाएका थिए हामी तत्काल जान सकेनौँ र अहिले पछिल्लो चरण जब सेलायो हिजो बोल्छु भन्ने मान्छे बोल्न छाडिसकेको हुनाले कतै बाघ मारेर भित्रभित्रै दबाउन खोजिएको हो कि भन्ने खालको आशंका उत्पन्न भएको छ आम जनसमुदायमा एउटा अशक्त रूपमा रहेको बाघ हिजो जिउँदै देखेको बाघ अलिकति अशक्त अवस्थामा देखेको बाघ केही दिनपछि त्यो बाघ चाहिँ गायब हुनु र केही अनौठो किसिमका हात खोरहरू प्राप्त हुनु यो एउटा संयोग वा कागतालीले स्थानीय समुदायले उठाएको आशंका यसमा त्यो आशंका स्वाभाविक छ हजुर तर त्यही बाघको हो होइन भन्ने कुरामा लागि हड्डी खोरको प्रारम्भिक अनुसन्धान र हड्डीको सामान्य चाहिँ त्यसको लम साइजहरू हेर्दाखेरि सामान्य जीव जन्तुको होइन जस्तो देखिन्छ हजुर र यसको प्रारम्भिक अनुसन्धानको लागि हामीले हड्डी खोरको सुरक्षाको लागि जिल्ला वन कार्यालयले सशस्त्र वन रक्षक तालिम केन्द्र टिकोडीमा यसको सुरक्षा छ र यसको प्रारम्भिक अनुसन्धानको लागि पनि पुर्याइसकेका छौँ त्यसको सुरक्षाको लागि पनि यसमा पत्रकार महोदयले उठाउनु भएको कुरा निश्चित रूपमा यो एउटा चाहिँ राष्ट्रको सम्पत्ति सबभन्दा ठुलो एउटा फरेस्ट सिस्टमको चाहिँ सबभन्दा माथि महत्त्वपूर्ण जीव र चितुवा त्यसको र राष्ट्रको एउटा गौरवको विषय पनि हो यो त्यो एकाएक हराउनु वा मारिनुले आम जनताले उठाएको प्रश्न स्वाभाविक छ उहाँले उठाएको सन्दर्भ जायज छ तर म यसमा के अपिल गर्न चाहन्छु भने हिजो जसरी उहाँहरूले त्यसलाई निगरानी राखेर यसलाई यसलाई कसरी बचाउन सकिन्छ भन्ने चिन्ता व्यक्त गर्नुभएको थियो र यो एउटा मैले अहिले पनि भनिसकेँ एउटा अत्यन्त सङ्गठित र अत्यन्त साङ्घातिक अपराध र यो अपराधका विषयमा आम जनसमुदाय कोही कसैले पनि उच्चारणसम्म नगर्ने विषय भएको हुनाले वन कार्यालय वा सम्बन्धित निकायहरूले तत्काल यसको सूचना प्राप्त गरेर अनुसन्धानको गहिराई हुनका लागि कठिन परेको अवस्था हो म यहाँ मार्फत संचार जगतलाई त्यहाँ संचार हजुर मार्फत चाहिँ के अनुरोध गर्न चाहन्छु भने निश्चित रूपमा यो एउटा सङ्गठित साङ्घातिक अपराध एउटा महत्त्वपूर्ण जीव जन्तुको चाहिँ सम्बन्धी अपराध भावनाले आम जनसमुदायहरूलाई मेरो अपिल के छ भनेदेखि यो सम्बन्धमा निर्भीक भएर सूक्ष्म रूपले हामीलाई चाहिँ खबर गरिदिनुभयो भने हामी उहाँलाई उहाँको सुरक्षाको ग्यारेन्टी यो सूचनाको गोपनीयताको ग्यारेन्टी साथ चाहिँ हामी राख्न हामी राख्नेछौँ म हजुर मार्फत आम जनसमुदायहरूलाई पनि यो विषयमा अलिकति चाहिँ गोप्य रूपमा हामीलाई सूचनाहरूको जानकारी प्रभाव भइदियो भने निश्चित रूपमा ती खालको अपराधीहरूको नजिकसम्म पुगेर कानुन दायरामा ल्याउन सक्ने सम्भावना छ यद्यपि हामीले यसमा प्रयास गरिराखेका छौँ आज थप प्रयासको लागि थप अनुसन्धानको लागि म हामीले स्थानीय प्रसार स्थानीय प्रहरी स्थानीय सञ्चारकर्मी नागरिक समाजहरूसँग हामी हार्दिक विनम्रता साथ जिल्ला वन कार्यालयले प्रहरी प्रशासनलाई अलिक हचघचाउनु पर्ने हो यसबारे अलिकति चासो नदिएको हो कि भन्ने खालको पनि आइरहेछ तपाईँले जिल्ला प्रहरी कार्यालयसँग सम्पर्क राख्नु भएको छैन यस बारेमा होइन यो निश्चित रूपमा जिल्ला प्रशासन वा जिल्ला प्रहरी कार्यालयको पनि एउटा उनीहरूलाई तोकिएको कार्यक्षेत्रभित्र पर्ने विषय नै हो यो यो राष्ट्रिय महत्त्वको विषय भावनाले हामीले यसमा जिल्ला प्रहरी कार्यालयलाई सूचनाको विषयमा प्रारम्भिक स्रोतमै जिल्ला वन कार्यालय जिल्ला प्रहरी कार्यालय मार्फत प्राप्त भएको हुनाले यो विषयमा जिल्ला प्रहरी कार्यालय त्यति अनाभिज्ञ त छैन तर पनि हाम्रो तर्फबाट यसलाई सामान्य अनुसन्धान अनुसन्धानले नहुने भएको हुनाले यसमा थप अनुसन्धान र गहिरो रूपमा सूक्ष्म रूपमा अनुसन्धान गर्ने जिल्ला वन कार्यालयको तर्फबाट जिल्ला प्रहरी कार्यालय मौखिक रूपमा यसमा अनुरोध भएको छ अब यसमा अझ बढी गम्भीर रूपमा चाहिँ छलफल गरेर लिखित रूपमा पनि सूचनाका अरू संयन्त्रहरूलाई अप्नाएर गर्ने भइराखेको हुन्छ त डिओपो साहब तपाईँले यथाशीघ्र यसलाई छानबिन गरिदिनुहोस् होइन किनभने त्यहाँ स्थानीयवासीले यो त्यत्तिकै दबियो भनेर हामीले तपाईँलाई सम्पर्क गरेका हौँ र आगामी दिनमा हामी प्रहरी प्रशासनलाई पनि घचघचाउने छौँ हस् त धन्यवाद हजुर हस् धन्यवाद हस् धन्यवाद अब लगाऊ अर्घाँचीकी एक महिलाको रहस्यमय मृत्युको खबर तर्फ सीतापुर नौकी अठाइस वर्षीय सुनिता ओली गत असार चौबिस गते रहस्यमय मृत्यु भएको माइतीजनले आशंका गर्दै आएका छन् उक्त दिन घरबाट माइती घर आरुखोर साथ कुजिरीतर्फ आउँदै गर्ने क्रममा अरखाचीको सदरमुकाम सन्धि खर्कको एक बगैँचामा बेहोस भई लडेकी सुनितालाई कसैले खानामा विष मिसाएर मार्ने षड्यन्त्र गरेको माइतीजनको आरोप छ यस यससम्म सम्बन्धमा हामी कर्मश मृतक सुनिताका श्रीमान मदन ओली अर्खाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र जीसी र उनै सुनिताकी आमा लक्ष्मी थापासँग टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार मदन ओलीजी बोल्नु भएको मदन ओलीजी तपाईँको घर सीतापुर गाविस वडा नम्बर नौ होइन त अर्खाँचीको यो असार चौबिस गतिका दिन तपाईँको श्रीमती घरबाट हिँड्नुभयो होइन सुनिता ओली अनि उहाँ घरबाट कुन अवस्थामा हिँड्नु भयो much. छोरालाई छोड्न जान्छु बाबुलाई भनेर सही सलामत गएको अनि तपाईँको श्रीमती चाहिने जुन सन्धि खर्कको तोप बगैँचामा बिहोस भएर लड्नु भयो यता माइतीजन विशेष गरी उहाँकी आमाले चाहिने मेरी छोरीलाई एउटा षड्यन्त्र भयो आशंका छ मेरी छोरीको खोजी भएन भन्नुहुन्छ के भएको र त्यस दिन त राति झगडा पनि भएको थियो भन्छन् नि हो र झगडा सर के के भएको त्यति राम्रो मेलचाल चाहिँ थिएन अरे नि तपाईँहरूको हो राम्रै थियो सर अब एक हप्ता अगाडि पुतुल भएर चेकअप गराएर उहाँलाई सासूलाई थाहा छ मात्रै छन् मेरो साथी छन् चेकअप गराएका निकै तडपाउनुहुन्थ्यो नि त तपाईँले श्रीमतीलाई होइन त त्यो त गलत हो त्यस्तो बुढी मान्छेले कसरी गलत बोल्नुहुन्थ्यो र त्यो रिसादेमा त्यो त्यो त्यस्तो तपाईँको छोरा कति वर्षको भएर स्याहार सुसार कस्तो छ अहिले आफ्नो बहिनी आफ्नो छोरालाई जिम्मेवारी मैले कति वर्षका भाइ कति वर्षका भाइ त्यही त आमाले भन्नुहुन्छ मार्ने योजना बनाए भन्ने खालको गुनासो गर्नुभएको छ पटक पटक दबाए भन्नुहुन्छ के हो यो त्यस्तो होइन जेठाइजीको म पहिले विदेश छँदाखेरि झगडा भएको त्यतिखेर उनी छाडा अब त्यो विदेश मिलाएर बोल बाह्रना सासू जेठाजी बुहारीको बोल बाह्रना थिएन दुई वर्ष अगाडि म मलेसिया छँदाखेरि झगडा भएको हो मैले छाडा चौकी मिलाएर बोलेको थिएन तर अहिलेसम्म बोलेकै थिएन त्यही त झै झगडा हुन्थ्यो अरे होइन म हुन्छ त अब हामी जिल्ला प्रहरी कार्यालय अर्खाचीका डिएसपी दिपेन्द्र जीसीसँग टेलिफोन सम्पर्क गर्दछौँ हस् हेलो नमस्कार डी मैले घटनाक्रम त सुनाइसकेको छु अर्खाँचीको सीतापुर गाविस वडा नम्बर नौ कि जो सीता ओली गत असार चौबिस गते सन्धि खर्काको बगैँचामा बेहोस भएर पछि मृत्यु भयो उहाँको माइतीजनले अलिकति आशंका गरेका छन् हेलामा बाँच्नु भएको थियो अरे श्रीमानको होइन अनि जेठाजुसँग पनि पहिला झगडा भइराखेका थियो अरे के हो यस घटनाक्रम बारे जानकारी दिनुहोस् न अब त्यसपछि उहाँलाई नजिकैको मेडिकलमा पुर्याइ गरिएको छाया मेडिकलबाट रिफर गरेर हस्पिटल गएको र त्यहाँ हस्पिटल पुगेपछि उहाँको मृत्यु भयो हजुर र यो कुरामा उहाँको श्रीमन्तमा आएर जाहेर दिनुभएको छ र उहाँको मलाई जहाँसम्म लाग्छ हाम्रो माइती पक्ष बोलाउने भन्दाखेरि आमा र उहाँको भाइ आउनु भएको जस्तो मलाई लाग्छ यहाँ आउनु भएको थियो त्यो बेलामा र हामीले त्यहाँ लगिसकेपछि त्यो जाहेर आइसकेपछि पोस्टमार्टम सबै गराएर राखेका छौँ होइन उहाँबाट पनि केही भन्नुभएको छैन र पोस्टमार्टममा आउने रिपोर्ट हामीसँग अझै छ हामीले भविष्य विज्ञानमा उहाँको हामीले हत्या गरेका छौँ त्यस्तो छ कुनै सिम्टम देखिन्छ र त्यस्ता कुछ अब केही पनि एकदम यो मैले पोस्टमार्टम रिपोर्ट पनि सबै हेरेँ तपाईँले भनिसकेपछि होइन होइन पनि हाम्रो त्यो खास देखिएको केही छैन अहिले पोस्टमार्टम रिपोर्टमा कुदपिसका कुराहरू कुनै पनि सिम्टम देखिया छ पार्टीले पनि इन्टरनल भिसाले केही कसैले खाना दियो कि भन्ने कुराको चाहिँ भिसेरा रिपोर्ट पाएकोन त्यो टक्सिलोजीको चाहिँ भिसेरा रिपोर्ट आउनुपर्ने हुन्छ भिसेराको लागि तत्काइसकिया छ रिपोर्ट आएको हुन बाँकी हुन्छ डिएस जानकारीको लागि धेरै धेरै धन्यवाद छ हेलो नमस्कार अनि तपाईँकी छोरीलाई कसैले षड्यन्त्र गरेर मारे भन्ने खालको तपाईँले पटक पटक भन्दै आउनु भएको छ यो खास कसरी तपाईँले मारे भन्ने आशंका गर्न सक्नुहुन्छ अथवा त्यस्तो विषादी सेवन गराइयो आदि इत्यादि भन्दै हुनुहुन्थ्यो के हो के हो त भन्नुहोस् न त्यसरी आशंका गर्ने आधार के छ तपाईँको तपाईँले सुने अनुसार के के भारै छ त्यस दिन राति मार्कुट भन्नाले त पहिलेदेखि सुरु देखिन्छ त्यही दिन अब चार पाँच दिन पछाडि मैले लिएर आउँछु भनेको मान्छेले